触摸。 तिम्रा हो राता राता गाला क्या नम जोबन ढल्की जाला प्यासी प्यासी ओठ तिम्रा हो राता राता गाला क्या नम जोबन ढल्की जाला पिरातिले सिन्ची हाला हो खडेरीले खाला क्या नम जोबन ढल्की जाला म त नेपाली हो म त गोर्खाली म त नेपाली म त गोर्खाली म त नेपाली ठिटो बोली वचन मिठो लगाइदिन्छु म के छ तिम्रा हो लठै पाने चाला क्या बैस सुकी जाला सुनकेसरी के छ तिम्रा हो लठै पाने चाला क्या बैस सुकी जाला समयमै सोची हाला हो खडेरीले खाला क्या बैस सुकी जाला नेपाली गोर्खाली म त नेपाली म त गोर्खाली म त नेपाली ठिटो बोली वचन मिठो लाइदिन्छु म निरन्तर गुन्जिरह्यो अर्पणमा सुरहरू ओइ सलिना कहाँ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 यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छपन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम पप ग्यालरी ओके वेलकम ब्याक अफिसियल ब्रेक ब्रेक पछि फेरि पनि उपस्थित भइसकेका छौँ प्रोग्राम पप ग्यालरीमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि मलाई कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राज पौडेलले वेल रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहर्ज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम र डब्लु डब्लु डब्लु डट रेडियो अर्पण ब्लग स्पट डट कमबाट एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी प्रोग्राम पप ग्यालरीमा आज मैले तपाईँको माझमा इन्फर्मेसन दिइरहेको छु नेपाली ब्यान्ड नेपाली ब्यान्ड जो अडियन्समा आज निकै नै चर्चित रहेको छ सबको मनको आवाज बन्न सफल भएको छ प्रवासमा रहेका प्रवासी नेपाली माझ पनि उत्तिकै पपुलर रहेको ब्यान्ड नाइन्टी सेभेन्टी फोर एडीको नाइन्टी सेभेन्टी इन्फर्मेसन दिइरहेको छु र मैले तपाईँको माझमा नाइन्टी सेभेन्टी फोर एडीमा रहेका मेम्बर्सहरूको नाम पनि भनिसकेको छु फेरि पनि भन्छु गिटारिस्ट भोकलिस्ट फिरोज स्याङदेन छन् भने बेस्ट गिटारिस्ट निराकर एक एकठुम्बा ड्रमरमा भानु हुनुहुन्छ भने तपाईँ माझ राखिरहेको छु नाइन्टी सेभेन्टी फोर एडीको केही सङ्ग पनि राखिसकेको छु अब भने तपाईँको माझमा राख्दछु नाइन्टी सेभेन्टी फोर एडीले हालसम्म निकालेका ब्याप ब्यान्डबाट निकालेका एल्बम र एल्बममा समावेश भएका सङ्घ नाइन्टिन सेभेन्टी फोर एडीले पहिलो पटक नाइन्टिन नाइन्टी सिक्समा टाइम आउट एल्बम रिलिज गरे जुन म्युजिक नेपालबाट रिलिज गरेको थियो जसमा सिक्सवटा सङ्ग समावेश भएका थिए मायालुले टाइटल सङ्ग रहेको थियो मायालुले निकै नै चर्चित अनि हिट भएको थियो तिम्रो सम्झना अफ ब्लुज पट अफ गड हे यु नो वे टु गो नाइन्टिन नाइन्टी सिक्समा रिलिज गरेको एल्बम टाइम आउटमा थियो भने त्यसपछि सम्झी बस्छु नाइन्टिन नाइन्टी एटमा स्टुडियो म्युजिक नेपालबाटै रिलिज गरेका थिए त्यसमा रहेका सङ्घहरू चौबन्दी चोली सम्झी बस्छु एक्लो छु चाहिँदैन छ मायालुले सिक्सटिन बार ब्लुज देउराली भन्ज्याङ तिमीलाई फिरतीले तिमीलाई पिरोतीले निकै नै हिट पनि रहेको थियो जति माया परेलीमा केही बेर अगाडि बजाएको सङ्ग गरी दसवटा गीत नाइन्टिन नाइन्टी एटमा निकालेको थियो भने त्यस्तै गरी नाइन्टिन सेभेन्टी फोर एडीले टु थाउजन्ड टेनमा आएर आठ अठार एल्बम निकालेका थिए जसमा तिमी बिना यहाँ आज कहाँ वरदान म को हो रेन सङ छु टाढा विजय हौ गरेर आठवटा सङ्ग निकालेको थियो आठ अठारमा यिनै एल्बम र एल्बममा भएका सङ्घहरूबाट ख्याति कमाएको नाइन्टी सेभेन्टी फोर एडीले यिनै सङ्घहरूबाट एवार्ड पनि पाएका छन् अवार्डको बारेमा भन्छु तर त्योभन्दा अगाडि नाइन्टी सेभेन्टी फोर एडीको सङ्घ गुरासै फुल्यो गुनासै फुल्यो गुराँसै फुल्यो नाइन्टी सेभेन्टी फोर एडीको सङ गुराँसै फुल्यो निकै नै चर्चित अनि कर्णप्रिय रहेको छ तपाईँ माझ अनि हामी माझ सबैमा निकै नै मन छुने खालको सङ्घ राखिसकेको छु तपाईँको माझमा नाइन्टी सेभेन्टी फोर एडीको इन्फर्मेसन दिइरहेको छु नाइन्टी सेभेन्टी फोर एडीले रक यात्रा टु थाउजन्ड भनेर कन्सर्ट स्टार्ट गरेको थियो जुन कन्सर्टलाई चाहिँ साठी हजारभन्दा बढी अडियन्सहरूले नेपाली अडियन्सहरूले अवलोकन गरेको थियो हेरेको थियो त्यसैले नाइन्टिन सेभेन्टी फोर एडी यस्तो खाले एउटा ब्यान्ड हो जुन फिरोज स्याङतनले हालसम्म चाहिँ कन्ट्रोल गरिरहेको छ एउटा लयमा लिएर हिँडिराखेको छ फिरोज स्याङतेन नहुँदो हो भने त नाइन्टिन सेभेन्टी फोर एडी उहिले नै हराइसकेको हुन्थ्यो होला नाइन्टिन सेभेन्टी फोर एडी निकै नै फिरोज स्याङदेनको सहायताले आज यहाँसम्म आएको छ नेपाली अडियन्समा निकै नै चर्चामा रहेको छ एल्बम निकाल्नुभन्दा गीत रेकर्ड गराउनुभन्दा पनि स्टेज पर्फर्महरू गर्नलाई निकै नै व्यस्त रहने नाइन्टी सेभेन्टी फोर एडीले नेपाली अडियन्समाझ एल्बम बाहेक कलेक्सनमा पहिलो जुनीमा परेलीमा सम्झी बस्छु छुँदैन तिम्रो मायाले जस्ताहरू सङ्घहरू निकालेको छ भने सम्बोधन केही समय अगाडि निकै नै हिट भएको छ र आजसम्म पनि बजिरहेको छ यस्ता सङ्घहरूले के कति अवार्ड जिते भनेर पनि तपाईँको माझमा राख्नेछु अवार्डहरू जितेको थियो हिट्स एफएम म्युजिक अवार्ड टु थाउजन्ड बेस्ट पर्फर्मेन्स बाई ग्रुप अफ ड्यु विथ भोकल रहेको थियो भने सानमिगल म्युजिक अवार्ड टु थाउजन्डमा बेस्ट पर्फर्मेन्स बाई ग्रुप अफ ड्यु विथ भोकल नै थियो त्यस्तै गरी हिट्स एफएम म्युजिक अवार्ड टु थाउजन्ड टूमा बेस्ट पर्फर्मेन्स बाई ग्रुप अ डु विथ भोकल नै रहेको थियो भने हिट्स एफएम म्युजिक अवार्ड टु थाउजन्ड फोरमा बेस्ट पर्फर्मेन्स बाई ग्रुप अ डु विथ भोकल नै रहेको थियो इमेज अवार्ड टु थाउजन्ड फोरमा बेस्ट सङ विथ नेसनल फिलिङ्स यो किन भयो भनेर तपाईँ हामीले पनि अनुमान लगाउन सक्छौँ नाइन्टिन सेभेन्टी फोर एडीले एकदमै राष्ट्रभावमा ओतप्रोत भएर राष्ट्रिय गीतहरू पनि गाउने गर्दछ सम्बोधन त्यस्तै खाले गीत रहेको थियो सम्बोधन निकै नै हिट थियो कर्णप्रिय भएको थियो सबको मनमा बसेको थियो हिट्स एफएम म्युजिक अवार्ड टु थाउजन्ड फाइभ बेस्ट पर्फर्मेन्स बाई ग्रुप अड्यु विथ भोकल नै रहेको थियो भने इमेज अवार्ड टु थाउजन्ड फाइभमा बेस्ट रक सङ कान्तिपुर एफएम एनुअल अवार्ड टु थाउजन्ड वान टु थाउजन्ड टू टु थाउजन्ड थ्री एन्ड टु थाउजन्ड फोर जस्ता अवार्डहरू जितेको थियो फ्रेन्ड आज भने तपाईँको माझमा मैले राखेँ निकै नै चर्चित तपाईँको मनमा बस्नु सफल मेरो मनमा बस्न सफल आम श्रोताको मनमा बस्न सफल प्रवासी नेपालीको मनमा बस्न सफल ब्यान्ड नाइन्टी सेभेन्टी फोर एडीको बारेमा भन्यो भने अब भने तपाईँको माझबाट पर्ने हुन्छ प्रोग्राम पप ग्यालरीबाट वेल अहिलेसम्म रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहर्ज र रेडियो अर्पण डट कमबाट र रेडियो अर्पण ब्लग स्पट डट कमबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति थ्याङ्क यू भेरी मच दिनजेलसम्म यो आवाजको दुनियाँमा मेरो आवाज तपाईँ समक्ष पुर्याइदिन सहयोग गर्नुहुने प्राविस पौडेलप्रति पनि आभार व्यक्त गर्दै रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहर्जको प्रस्तुति प्रोग्राम पप ग्यालरीबाट अलवेज लभ नेपाली म्युजिक भन्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ टाटा बाई बाई गर्छु हेभ अ ग्रेट टाइम सी सुन रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा हर्ट सुन्दै रहनुहोला हिमाल झै अटलियो झुकेन यो कहिले लत्रेन यो कहिले